घर सम्झेर जब म बस्छु एका तहमा निष्ठुरी तिम्रो यादमा तडपिरहेछु म जति म तारा भए पनि तारा छैन दियाहरू जब म बस्छु एका तहमा बचिराखेको यी आँसु बगाइरहेछु म निर्मोहीको सम्झनामा तडपिरहेछु म बिर्सनको छु म जति यादले साथ बेसरी जब म पर्छ भुल बितेका दिन सक्दिन बित्छ हुन तिता पिता तिछे जब